एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी प्रस्तुता कल्पना भट्टराई नमस्कार विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ यो कार्यक्रम देशभरिका विभिन्न स्थानीय एफएम स्टेशनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ नेपालका सबै ठाउँ अनि सबै नेपालीको विचार हटाउने नेपाल चौतारीमा आज हामीले रोजेको विषय हो सहमतिको बाधक के हो हामीसँग स्टुडियोमा हुनुहुन्छ नेकपा माओवादीका प्रवक्ता दिरानाथ शर्मा नेपाल चौतारीमा तपाईँ पनि आफ्ना विचार प्रश्न र भोगा हामीलाई राख्न सक्नुहुन्छ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 प्रधानमन्त्रीले राजीनामा दिएको चार महिना बितिसक्यो यो अवधिमा नयाँ प्रधानमन्त्री चयनका लागि सोह्रचोटि निर्वाचन पनि भइसक्यो तर प्रधानमन्त्रीको नियुक्ति हुन सकेको छैन प्रधानमन्त्री र सरकार गठन हुन नसक्दा देश सञ्चालन गर्नुपर्ने बजेट आउन सकेको छैन गतिरोज राजनीतिले मुलुकको गतिविधि ठप्प हुने अवस्था आएको छ सहमतिका लागि प्रमुख दलहरूका ठूला नेताहरूबीच छलफल भएको भएछ तर समाधानको निष्कर्ष निस्कन सकेको छैन केले रोकेको छ दलहरूलाई सहमतिमा आउन प्रधानमन्त्रीको राजीनामा माग्दताका तत्काल राष्ट्रिय सहमतिको सरकार बनाउने दावी गर्ने प्रमुख प्रतिपक्षी ए नेकपा माओवादी के गर्दैछ गतिरोध हटाउन सरकार समेत बनाउन नसक्ने दलहरूले शान्ति र संविधान निर्माण प्रक्रिया पूरा गर्लान् भन्ने आधार के छन् यिनै प्रश्नको सेरफेरमा रहेर आज हामी छलफल गर्दैछौ हामीलाई फोन गर्नु सोह्र साठी शून्य एक तीन चार पाँच छ सातमा मोबाइल प्रयोग गर्ने श्रोताले एसएमएस गर्न सक्नुहुन्छ एनसी टाइप गरी एसएमएस दिनुहोस् अनि आफ्नो प्रश्न वा विचार लेखेर हाम्रो नम्बर पाँच पाँच शून्य शून्यमा एसएमएस गरिदिनुहोस् हामीसँग स्टुडियोमा पाउना हुनुहुन्छ ए नेकपा माओवादीका प्रवक्ता दिराना शर्मा दिरानाजी यहाँलाई कार्यक्रममा स्वागत छ धन्यवाद देशको अवस्था के छ यहाँहरूले कसरी हेर्नु भएको छ बताइदिनुहोस् न हामी बाहिर जनताले देखे जस्तै छ कि छैन अवश्य पनि अब जनताहरू नै सबै विषयवस्तुको मूल्याङ्कन गर्छन् समीक्षा गर्छन् र जनताले जे देखा छन् तपाईँले जे देख्नुभएको छ स्थिति त्यही नै हो देशको स्थिति गम्भीर छ हामीले अहिलेसम्म राजनीतिक समस्या समाधान गरेर संविधान सभा मार्फत संविधान घोषणा गरेर नयाँ निर्वाचन गरेर राष्ट्रको पुनर्संरचना गरेर नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने स्थिति हो तीन वर्ष बितिसकेको छ यो तीन वर्षको अवधिमा एउटा कुनै पनि देशले विकास निर्माण आर्थिक सामाजिक परिवर्तनको दिशामा सक्रियतापूर्वक काम गर्यो भने ठूलो काम गर्न सक्ने अवधि हो तर यो अवधि हामी संविधान निर्माण गर्ने र संविधान निर्माण गर्ने शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने विषयमै हामी चाहिँ अल्झिराखेका छौँ यो सबभन्दा दुःखको विषय हो केवल राजनीतिक दलहरूको विषय मात्रै नभएर यो राष्ट्रको लागि ठूलो चाहिँ घाटा र दुर्भाग्यको विषय हो हामीलाई यो लाग्छ यो त महसुस गर्नु भएको रहेछ अनि यो महसुस गरिसके पछाडि अब यसबाट बाहिर निस्किने प्रयास चाहिँ भएको छैन भन्दा हुन्छ है नेपाली जनताले साठी वर्षदेखि यो समस्याबाट उम गर्नको लागि लामो सङ्घर्ष गरेर हामी पनि त्यो सङ्घर्षकै बीचमा छौँ यो बा ऊ रूपमा लोकतान्त्रिक आन्दोलनको जुन श्रृङ्खला साठी वर्षको श्रृङ्खला छ साठी वर्षको इतिहास छ यो यही विभिन्न चरणमा उत्पन्न गतिरोधहरू अन्त गरेर नयाँ ढंगले राष्ट्रलाई चाहिँ अगाडि लानको लागि गरेको चाहिँ प्रयत्न हो प्रयास हो हामी प्रयास प्रयासरत छौं प्रयत्नशील छौं प्रयत्नशील छौँ भन्नु भइसक्यो प्रधानमन्त्री अहिले राजीनामा दिनुभएका प्रधानमन्त्रीबाटै देश चलेको चार महिना भइसकिसक्यो होइन नयाँ प्रधानमन्त्री छनौटको लागि सोह्रपल्ट निर्वाचन भइसकिसक्यो अब फेरि सत्रौंचोटिको पनि मिति तय भइसकेको छ तर सहमति भन्ने कुरा अथवा प्रधानमन्त्री छनौट भन्ने कुरा पनि भएको छैन अब जनताले चाहिँ हेर्दै बस्ने अब यसको बारे यसको जवाब हामीले कसरी दिने यो एउटा अप्ठ्यारो प्रश्न छ हामी सहमतिको कुरा गरिराखेका छौँ प्रधानमन्त्री जुन किसिमले चाहिँ प्रधानमन्त्रीको यो सरकारको गठन भएको थियो र हामीले त्यसको विरोध गरेका थियौँ राष्ट्रपतिको असंवैधानिक कदमबाट उत्पन्न यो गठबन्धन सरकार हो भन्ने कुरा नेपाली जनता तपाईँ हामीले सबैले महसुस गरेको अप्ठ्यारो परिस्थितिमा सरकार भनेको सहज परिस्थितिमा सहमतिको आधारमा सरकार बनेको होइन त त्यसै कारणले यो सरकार हट्नुपर्छ र राष्ट्रिय सहमति कायम गरेर जानुपर्छ भन्ने भयो सरकारले राजीनाम पनि दियो र सरकारले राजीनाम संविधान सभाको म्याद थपिसकेपछि पाँच दिनभित्र राजीनाम दिने भन्ने थियो पाँच दिनभित्रै दिएको भए त्यो एउटा इमान्दारी हुन्थ्यो तर सरकारले बजेट ल्याउन नसक्ने र राष्ट्रलाई निकास दिन नसक्ने स्थितिमा पुगिसकेपछि माधवजीले अब यो चाहिँ गत्यावरोधको अन्त्य गर्नको लागि राजीनामा उहाँले दिनुभयो तर जहाँसम्म चाहिँ एमालेको कुरा छ एमाले स्वयं आफूले आफै प्रधानमन्त्री राष्ट्रको नेतृत्व गर्ने प्रधानमन्त्रीले राजीनाम दिनुभयो सहमति गर्नको लागि प्रयत्न भयो सहमतिको आधारमा सरकार बनाऊ भनेर राष्ट्रपतिले निर्देशन दिनुभयो हामीले चाहिँ प्रयत्न गऱ्यौँ पछि सात दिन म्याद पनि थपियो त्यो म्यादको भित्र पनि राष्ट्रिय सहमति कायम गरेर सरकार बनाउने भन्यो तर राजनीतिक दलहरू राष्ट्रिय सहमति गराएर जानुभन्दा पनि प्रतिस्पर्धाबाटै सरकार चाहिँ बनाउनको लागि अगाडि जाने भनेर हामी फेरि उम्मेदवारी दियौँ त एउटा सबभन्दा दुःख र विडम्बनाको कुरा के छ भने सरकारको जुन दलको प्रधानमन्त्री हुनुहुन्छ उहाँले राजीनामा दिनुभयो उहाँको पार्टीले उम्मेदवारी दियो स्वयं स्वयंसेना प्रधानमन्त्रीले आफ्नै उम्मेद्वारको बहुमत छँदा छँदै पनि सोलिड बहुमत छँदा छँदै पनि बहुमती प्रणालीमा गइसकेपछि सोलिड बहुमत छँदा छँदै पनि फेरि उहाँ आफैले चाहिँ राजीनामा थुर थुत दिनुभयो फिर्ता दिनुभयो र त्यही दलले अरू कुनै दललाई पनि मतदान नगर्ने निर्णय गर्यो र आफै सरकारमा बस्ने आफू उम्मेद्वार फिर्ता गर्ने आफैले चाहिँ मतदान नगर्ने एउटा प्रक्रियामा गइसकेपछि मतदान पनि नगर्ने र राष्ट्रलाई अनिर्णयको बन्दी बनाउने हामी त उम्मेद्वार हो उम्मेद्वार बनेका थियौँ स्पष्ट रूपमा संविधान सभाको निर्वाचन के अरे सहमति नभएर बहुमतीय प्रणालीमा राष्ट्रलाई लैसकेपछि अथवा निर्वाचन प्रधानमन्त्रीको निर्वाचनमा गइसकेपछि हामीले निर्वाचन हुने बिहानमा थाई समितिले तीनवटा चाहिँ महत्वपूर्ण निर्णय गरेको थियो एक आफ्नै उम्मेद्वारलाई जिताउन प्रयत्न गर्ने यदि आफ्नो उम्मेद्वारलाई जिताउन प्रयत्न गरिएन भने रामचन्द्र र झलनाथमध्ये झलनाथलाई चाहिँ हामीले मतदान गर्ने र झलनाथलाई मतदान झलनाथजीहरूले आफूले आफ्नो उम्मेद्वार फिर्ता गरेर रामचन्द्रलाई दिनुभयो भने हामी रचनात्मक र एउटा पोजिटिभ प्रतिपक्षी भएर रहने यी महत्वपूर्ण निर्णय गरेर बसेका थियौँ र अहिलेसम्म सरकार गठन हुनु पर्थ्यो मतदान गर्ने शक्तिहरूले मतदान नगरेका कारणले हामी छ सात पटकसम्म निर्वाचनमा हाम्रो उम्मेदवारलाई उठायौँ अध्यक्ष कमरेड पुष्प प्रचण्डलाई हामीले उम्मेदवारी छ सात पटकसम्म दियौँ तर यो स्थितिलाई औद्यो गर्नुपर्छ गत्याबाट तोड्नुपर्छ प्रधानमन्त्री अब हामी एक्लै चाहिँ यहाँ यसरी लडेर हुँदैन सहमति गर्ने भनेर एमाले भनेको छ भन्ने भयो र एमाले सहमति गर्न पनि सकेन उही पार्टीको प्रधानमन्त्री रहने उही पार्टीले सहमतिको कुरा गर्ने सहमति गराउन पनि नसक्ने मतदान पनि नगर्ने हामीलाई त पटक पटक रामचन्द्रजीलाई मतदान गरिदिनुहोस् तपाईँहरूले हामीले मतदान गर्दा पनि के हुन्थ्यो भन्ने प्रश्न पनि हुनसक्छ नेपाली काङ्ग्रेसले एकीकृत नेकपा माओवादीको नेतृत्वमा जान सकिन्न भनेका कारणले हामीलाई अप्ठ्यारो परेको हामी काङ्ग्रेसको नेतृत्वमा जान सकिन्छ भन्ने कुरा पहिले नै देखाएका छौँ प्रसाद कोइरालाको नेतृत्वमा बसेर तर पछिल्लो चरणमा आएर कुनै पनि किमतमा एकीकृत नेकपा माओवादीको नेतृत्वमा हामी बस्दैनौँ भनेर काङ्ग्रेसले भनिसकेपछि हामीलाई नैतिक सङ्कट पनि त्यस्तै प्रकारले पर्यो काङ्ग्रेस हाम्रो नेतृत्वमा बस्न नसक्ने भएपछि हामी काङ्ग्रेसको नेतृत्वमा कसरी जाने यो हाम्रो पनि एउटा प्रतिष्ठाको विषय हो त्यसै कारणले त्यसै कारणले हामीले अरू राजनीतिक दलहरू जो अहिले गठबन्धन छ यो गठबन्धनका साथीहरूलाई के भनेका छौँ भने यो राष्ट्रलाई सरकारविहीन स्थिति बनाएर बजेट आउन नसक्ने स्थिति उत्पन्न गरेर यो अनिर्णयको दिन नबनाउनुहोस् तपाईँहरूले मतदान गर्नुहोस् हामी प्रतिपक्षमा बस्छौँ हामीले भनेका छौँ यो हामीले आफ्नो ठाउँबाट पूर्ण तरिकाले यो विषयहरू सार्वजनिक गरेका छौँ एमाले चुनावबाट यो प्रधानमन्त्रीको चुनाव प्रक्रियाबाट बाहिरपछि खुसी त नेकपा माओवादी पनि भएकै हो नि त्यतिखेर यहाँहरू बिच सहमति पनि भएकै थियो नि अब हामी अब नेकप नेपाली कङ्ग्रेसलाई पनि मनाउँछौँ भनेर यहाँहरूले पनि त्यतिखेर सहमति त गर्नुभएकै हो नि अहिले फेरि एमाले मात्रै दोष लाउन मिल्छ होइन हामी सहमति गर्न प्रयत्न गर्यौँ सहमति गर्न असफल भएपछि जुन प्रक्रिया संवैधानिक प्रक्रिया अनुसार जब एउटा सरकारले राजीनाम दिन्छ त्यो त संविधान संविधानमा स्पष्ट उल्लेख छ सहमति हुन सक्छ भने सहमति प्रक्रियाबाट निर्वाचनमा जाने यदि सहमति हुन सक्दैन भने बहुमतीय प्रणाली अनुसार प्रधानमन्त्रीको निर्वाचन गर्ने जुन कुरा गणतन्त्र घोषणा गर्ने दिन राजनीतिक दलहरू नेपाली काङ्ग्रेसलाई एमाले बहुमतीय प्रणालीमा जानुपर्छ भनेर भनेकै कारणले संविधान संशोधन गरेर यो व्यवस्था राखिएको थियो त्यसकारण सहमति हुन नसकेपछि बहुमतीय प्रणाली अनुसार निर्वाचनमा गइसकेपछि निर्वाचनलाई परिणाम मुखी बनाउनु पर्थ्यो परिणाम मुखी नबनाएर अनिर्णयको कैदी बनाउने यो चाहिने कामहरू भएको छ मान्छे यहाँ दोष चाहिँ अरू दलको मात्रै भयो नेकपा माओवादीको कुनै पनि दोष छैन होइन हामी निर्वाचनको सन्दर्भमा हाम्रो केही दोष छैन अब उम्मेद्वारलाई मतदान नगरे अर्को कुनै उम्मेद्वारलाई मतदान गरेर भयो भने यो अनिर्णयको बन्दी र कैदी बनाउन हुन्थेन र हामीले त अस्ति हिजो आज अहिले पनि भनेका छौँ रामचन्द्र पौडेललाई अरू राजनीतिक दलहरूले मतदान गरेर भए पनि प्रधानमन्त्री बनाएर बजेट ल्याउने स्थिति सिर्जना गर्नुहोस् हामी यो अनुरोध गरेका छौँ अब त्यसो भएदेखि बजेट ल्याउने भनेको देश चलाउन चाहिने जुन साउनमै आउनु पर्थ्यो एक गतितिर आउनु पर्थ्यो अब अहिलेसम्म आएको छैन देशको अवस्था आर्थिक अवस्था ठप्प हुने अवस्था आएको छ भनेर भनिएको छ अब प्रधान अब नयाँ सरकार नगठन नभए अथवा नयाँ प्रधानमन्त्री नभइकन चाहिँ बजेट आउन यहाँहरूले दिनुहुन्न भनेर हामीले नदिने भन्ने प्रश्न होइन दुनियाँको लोकतन्त्रमा कहीँ पनि अधिनायकवादले त जे गरे पनि हुन्छ फासिजम हो भने फासिजम लागू गर्दाखेरि केही फरक परेन तर दुहाइदिने चाहिँ लोकतन्त्रको यो प्रजातन्त्रको दुहाई दिने डेमोक्रेसीको दुहाई दिने प्रजातान्त्रिक मूल्य र मान्यता अनुसार चाहिँ अगाडि नबढ्ने यो दुनियाँमा कहाँ हुन्छ यस्तो प्रजातान्त्रिक मूल्य र मान्यता भनेको त कुनै पनि देशमा प्रजातन्त्रको एउटा महत्त्वपूर्ण पक्ष भनेको निर्वाचन हो निर्वाचनमा मतदान गर्ने हो होइन पक्षमा गर्ने हो विपक्षमा गर्ने हो होइन जसले जित्छ त्यो चाहिँ सरकार चलाउने हो बहुमतको सत्ता प्रति के अरे अल्पमतको प्रतिपक्ष अहिले सत्तारूढ गठबन्धन जो बहुमतमा छ त्यस प्रतिपक्ष गठबन्धनको बीचमा सहमति कायम गरेर सरकार बनाउने एमाले बने पनि काङ्ग्रेस बने पनि मधेसवादी दलहरू बने पनि हामीलाई त आपत्ति छैन नि हामी त त्यसमा चाहिने सकारात्मक चाहिने एउटा रचनात्मक प्रतिपक्ष बनेर लोकतन्त्रमा मल्टिपार्टी डेमोक्रेसीमा प्रतिस्पर्धात्मक बहुदलीय राजनीति प्रणालीमा पार्लियामेन्ट्री सिस्टममा सत्ता पक्ष हुन्छ बहुमतको सरकार हुन्छ अल्पमतको प्रतिपक्ष हुन्छ हामी प्रतिपक्षी बनेर बस्नको लागि तयार भइसकेपछि अब यो चाहिँ अनिर्णयको बन्दी राष्ट्रलाई बनाएर राख्नुपर्ने आवश्यक छैन तर यहाँभित्र स्वार्थ छ किनभने शान्ति र संविधान बनाउन नचाहने शक्तिले सबभन्दा बढी महत्वपूर्ण भूमिका दक्षिणपन्थी शक्तिले यो चाहिँ खेलमा त्यसले चाहिँ भूमिका निर्वाह गरिराखेको छ उसलाई के चाहिएको छ भने चैत जेठ चौध गतिसम्म संविधान नबनाउने अथवा सरकार बन्न नदिने संविधान बनाउने म्यादलाई यही गरेर चाहिँ लिङ्गरिन गरेर टार्ने त्यसपछि संविधान सभा विघटन गर्ने र नयाँ ढङ्गले एउटा चाहिँ नयाँ प्रकारको अराजकता राष्ट्रमा चाहिने अराजकता र यहाँ अधिनायकवाद लाद्ने यो प्रकारको चाहिँ षड्यन्त्र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा त्यो नियतले काम गरेको कारणले यो चाहिँ राष्ट्र अनिर्णयको बन्दी हुन पुगेको हो भन्ने चाहिँ अब चाहिँ भन्न सक्ने आधारहरू पर्याप्त भएको छ यो त यहाँहरूले पहिलादेखि पनि भन्दै आउनुभएको अहिले पनि भन्दै हुनुहुन्छ यही कारण यदि हो भने नेकपा माओवादीले मात्रै यो कुरा बुझेको छ भनेदेखि यसका लागि यो हटाउनलाई पहल गर्न सक्दैन नेपाली जनताले नै बुझेका छन् बुझ्दैछन् बुझाउँदैछौँ नेपाली जनताले यस किसिमको अनिर्णयको बन्दी राष्ट्रलाई बनाएर राख्ने कैद बनाएर राख्ने राजनीतिक दलहरूलाई निषेध गर्छन् लोकतन्त्रलाई लोकतान्त्रिक मूल्य र मान्यता विपरीत जाने राजतन्त्रलाई हिजो जसरी अन्त गरे अब पनि एक्काइसौं शताब्दीमा अहिलेको जमानामा आएर अधिनायकवाद लागू गरेर कतै चाहिने शासन सत्तामा टिकिरहन्छौँ भन्ने कसैले सपना देखेको छ त्यस प्रकारको दक्षिणपन्थी शक्तिले भने यो चाहिने दुःखको कुरा तपाईँलाई भनौँ एउटा कुरा के भनौँ भन्दाखेरि भर्खरै अहिले जस्तो एउटा कार्यदलले संविधान बनाउने काम सक्रियतापूर्वक गरिराखेको छ र केही चाहिँ असहमतिका कुराहरू सहमति गरेर लिएर गइराखेको छ यो सन्दर्भमा राजनीतिक चाहिँ परिदृश्य तपाईँले हेर्नुहुन्छ भने कतिपय व्यक्तिले यो चाहिँ प्रक्रियालाई चाहिँ समाप्त पार्नको लागि देशी वा विदेशी दुवै थरी दक्षिणपन्थी यहाँ चाहिँ शान्ति र संविधान नचाहने तत्त्वहरूले रातारात चाहिँ भोजको आयोजना गर्ने अनि त्यसपछि भड्काउने सहमतिलाई बिथोल्ने सहमति गर्न हुन्न भन्ने प्रकारका चाहिने सन्देशहरू दिनको लागि चाहिँ प्रयत्न गरेका छन् उनको हराम हुन थालेको छ यहाँ शान्ति र संविधान बन्न थाल्यो भन्ने जब एउटा चाहिने सन्देश जान्छ नेपाली जनताको बीचमा सकारात्मक सन्देश जान्छ त्यो बेलामा राइटिस्टहरू चरम राइटिस्टहरू दक्षिणपन्थी पन्थीहरू जसले हिजोदेखि नै लोकतन्त्रको गला रेट्ने काम गरेका थिए र अस्थिरता फैलाएर त्यसबाट चाहिँ फाइदा लिन पल्केका थिए त्यो तत्त्व अहिले पनि त्यत्तिकै रूपमा चाहिँ सक्रिय भएको चाहिँ सन्देश त अहिले गइराखेको छ नि योबाट नेपाली जनताले राम्रोसँग बुझेका छन् यहाँ दुईटा विचारको कारणले यो चाहिँ गत्यावरोध दुईटा विचार दुईटा विचारको कारणले एउटा लोकतन्त्रलाई संस्थागत गर्नुपर्छ भन्ने र एउटा लोकतन्त्रलाई संस्थागत गर्नको लागि अवरोध सिर्जना गर्ने राष्ट्रलाई अनिर्णयको बन्दी कैदी बनाएर राख्ने यी दुईटा विचारहरू को बीचको चाहिँ एउटा लडाईँ हो र एउटा चाहिँ विश्वासको चाहिँ बीच एउटा चाहिँ विश्वास राजनीतिक दलहरूको बीचको एउटा चाहिँ विश्वास पनि हो यो विश्वास आत्मविश्वास पनि भन्नुहोस् यी दुईटा कारणले यो स्थिति चाहिँ उत्पन्न भएको छ यो कुरा नेपाली जनताले धेरै राम्रोसँग चाहिँ बुझेका छन् नेपाली जनता अहिले यो एक्काइसौँ शताब्दीका र अहिलेको यो चाहिँ सडसठी सालका नेपाली जनताले धेरै चाहिँ राजनीतिक आन्दोलन गरेर धेरै पार्टीहरूसँग राम्रोसँग चाहिँ परिचित भएर आएका छन् माओवादीलाई उनले चिनेका छन् हामी चाहिने नेपाली जनतालाई झुटो कुरा गरेर भ्रम छरेर उनलाई चाहिने भ्रमको खेती गरेर कहिले चाहिने प्रभावमा पार्छौँ भनेर हामीले पनि विश्वास नगर्दा हुन्छ अरू राजनीतिक दलहरूलाई पनि राम्रो साठी वर्षदेखि राम्रैसँग चाहिँ नेपाली जनताले चिनेका छन् तर अहिले त जनताहरू वाक्क दिक्क ब्याक भन्ने अवस्था आइसक्यो यो चाहिँ केही समय यस्तो किसिमको स्थिति हुन्छ तर नेपाली जनताले यसको लागि चाहिँ कदम चाल्यो भने त्यो एउटा ठुलो आँधीबेरीको रूपमा चाहिँ आउँछ त्यसले चाहिँ हामी कस कसलाई कहाँ कहाँ पुऱ्याउँछ हामी भन्न सक्दैन टेलिफोन सम्पर्कमा केही सहभागीहरू हुनुहुन्छ हामीसँग राजन कणेल हुनुहुन्छ बागलुङ श्रीनगर टोलबाट राजनजी कार्यक्रममा स्वागत छ हजुर धन्यवाद हजुर भन्नुहोस् हजुर म दिननाथ शर्माजी पनि बागलुङ जिल्लाबाटै उहाँको घर बागलुङ भएकै कारणले पनि उहाँलाई एउटा मेरो प्रश्न गर्न चाहन्छु भन्नुहोस् राजनजी भन्नुहोस् हजुर यो आखिरीमा तपाईँहरूले सहमति सहमति सहमति भनेको शब्द धेरै सुनियो नेपाली जनता धेरै वाक्क पिक्क भइसके यो यो रियलमा बाधकको ने, नेपाली काङ्ग्रेस हो कि एमाले हो कि एकीकृत माओवादी हो कि पार्टीमा को हो मैले मैले अगाडि नै भने विचार हो एउटा अगाडि जाने यो लोकतन्त्रलाई संस्थागत गर्ने संघीयता धर्मनिरपेक्षता गणतन्त्र संस्थागत गर्ने एउटा विचार छ एउटा विचार यो चाहिँ विषयमा चाहिँ असहमत हुँदै आएको पहिलेदेखि असहमति राख्दै आएको एउटा चाहिँ यथास्थितिवादी अथवा राष्ट्रलाई चाहिँ पछि फर्काउने भन्ने नितान्त दक्षिणपन्थी प्रतिगामी एउटा सोच छ एउटा प्रगतिशील अग्रगामी सोच एउटा प्रतिगामी पश्चगामी सोच छ यी दुईटा बीचको चाहिँ एउटा सङ्घर्ष सबै राजनीतिक पार्टीभित्र यस्ता किसिमका स्रोतहरू छन् एउटा दोस्रो चाहिँ राजनीतिक दल बीचको एउटा विश्वास पनि हो जस्तो हिजो चाहिँ बाह्र मन्त्री समझदारी गर्दाखेरि जसरी जुन विश्वासका साथ हामीले चाहिँ गरेका थियौँ यो संविधान बनाउने र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषय पनि विश्वासका साथ अगाडि बढ्न सकेको भए यो चाहिँ समस्या समाधान हुन्थ्यो राजनीतिक दलहरूको बीचको चाहिँ अविश्वास पनि हो त्यसै कारणले यो अविश्वासलाई यो अन्तिम घडीमा कम गर्नको लागि र एउटा सहमति र सहकार्यको वातावरण सिर्जना गर्नको लागि आज तीन दलको बैठक छुट्टै ठाउँमा यो राजधानीभन्दा बाहिर कतै कसैले थाहा नपाउने चरमुसीले थाहा नपाउने दुई तिन दिन बसेर सबै विषय शान्ति प्रक्रिया संविधान लेखन प्रक्रिया अहिलेको चाहिँ बजेट सरकारको विषय यी चार पाँचवटा विषयहरू समाधान गर्नको लागि आज एउटा महत्वपूर्ण बैठक आजदेखि सुरु भएको छ पाँच पाँचजना तिनै दलका महत्वपूर्ण जिम्मेवार पाँच पाँचजना नेताहरू गएका छन् यिनीहरूले एउटा ठोस चाहिँ निष्कर्ष लिएर अब राष्ट्रलाई चाहिँ अग्रगामी निकास दिनेछन् भन्ने हामीलाई विश्वास छ यदि त्यसो गर्न सकेनन् भने राष्ट्र चाहिँ एउटा फेलर स्टेटको रूपमा चाहिँ यो धेरै चाहिँ दुर्भाग्य चाहिँ बोक्नुपर्नेछ जहाँसम्म लाग्छ अब राजनीतिक दलहरूले यो अन्तिम क्षण अन्तिम घडीमा आएपछि फेरि जहिलेसुकै नेपालको एउटा इतिहास यस्तो पनि छ र अन्तर्राष्ट्रिय एउटा उसले रिपोर्टहरूले पनि त्यो भन्ने गर्छ कि नेपालीहरू पहिला झगडा गर्छ गर्छ गर्छन् अनि पछि लास्टमा गएपछि यिनीहरू सहमति गर्छन् र मिल्छन् भन्ने रिपोर्टहरू राष्ट्रिय रूपमा पनि त्यो एउटा थापित छ अन्तर्राष्ट्रिय रूपमा पनि कतिपय रिपोर्टले त्यो कुरा बताएको छ त्यसै कारणले अब अन्तिम घडी भएको छ यो अन्तिम घडीमा एउटा सहमति र सहकारीको स्थिति सुनिश्चित होस् हामी यो दिपावलीको अवसरमा यो शुभकामनासहित नेताहरूलाई चाहिँ पठाएका छौँ मेरो पनि दिपावलीको तपाईँलाई शुभकामना र सुन्नुहोस् न यो तपाईँहरूले भन्दै आइराख्नु भएको छ नेपाली काङ्ग्रेस र एमालेलाई यथास्थितिवादी भन्नुभयो यो कुरा कति हदसम्म चाहिँ ठिक पनि छ नेपाली काङ्ग्रेस एमाले सबै समग्रमा चाहिँ त्यसरी सोलो डोलो भन्नुहुन्न त्यहाँभित्रको एउटा विचार छ दुइटै छैन एउटा त जहाँ पनि विचारहरू हुन्छन् एउटा अघि जाने एउटा पछि रहने यथास्थितिमा रहने त्यसभित्रको चाहिँ प्रवृत्ति हो यो प्रवृत्ति हो केवल त्यहाँ मात्रै होइन त्यति मात्रै नेपाली काङ्ग्रेस एमाले भित्र मात्रै होइन अरू राजनीतिक दलहरूभित्र पनि त्यस्तो किसिमको सोचहरू विचारहरू हुन्छ त्यो सबै पार्टीहरूमा सबै दलमा हुन्छ म एउटा प्रश्न गर्न चाहन्छु नेपाली काङ्ग्रेस र एमाले यथास्थितिवादी हो भने तपाईँहरू अग्रगामी हुनुहुन्छ भने देश र जनतामाथि उठेर तपाईँहरूले सहमति गर्न नसक्नुको कारण पाँच पाँच महिनासम्म एउटा जब प्रधानमन्त्री चुन्न नसक्नुको कारण के होइन यो चाहिँ प्रधानमन्त्री भनेको एउटा पार्टीले चुन्ने होइन नि हामीले चाहिँ माओवादीले भोट हालिदिएर प्रधानमन्त्री चुन्ने अथवा माओवादीलाई चाहिँ भोट हालिदिएर प्रधानमन्त्री चुन्ने मात्रै भन्ने प्रश्न होइन राजनीतिक दलहरू जसले मतदान गर्नुपर्ने तिनीहरूले मतदान नगरेर चाहिँ यो प्रधानमन्त्रीको निर्वाचन नभएको भन्ने कुरा त स्पष्ट छ स्वयं नेपाली काङ्ग्रेसको प्रधानमन्त्री हुनुहुन्छ उम्मेद्वार हुनुहुन्छ नेपाली काङ्ग्रेसकै व्यक्तिहरूले उहाँलाई चाहिँ रामचन्द्रीलाई मत हालेका छैनन् नि हिजो जम्मा छयासी मत मात्रै परेको बयासी मत मात्रै परेको छ बाँकी एक सय चौधजना मध्ये नेपाली काङ्ग्रेसका आफ्नै उम्मेद्वारले आफ्नै के अरे आफ्नै सभासदहरूले आफ्नै उम्मेद्वारलाई मतदान नगरेको स्थिति हो त्यस कारण यो चाहिँ माओवादीले मतदान नगरेर भन्ने त होइन नि यो त हलो अड्काउने राष्ट्रलाई चाहिँ अनिर्णयको बन्दी बनाउने खेल भइराखेको छ मैले अगाडि नै भने नि यहाँले दोष अरूलाई लाउनुभयो अथवा अराष्ट्रवादी तत्त्व अथवा यहाँहरूले भन्दै आउनुभएको होइन एउटा अहिले कुरो नमिलेको बाहिर सुनिन आएको अथवा देखिन आएको भन्दा चाहिँ के भन्दा जुन जेठ चौध गते अस्ति गएको जेठ चौध गते आधा रातमा जुन यहाँहरू बिच तीन हुँदै सहमति भएको थियो तीन यो मूल दलहरूबीच एउटा सहमति जुन कारण हुनुपर्ने त्यसमा चाहिँ कुरो अड्केको छ हलो त्यहाँ अड्केको छ भनेर पनि आइरहेछ नि त नेपाली त्यो बारेमा गम्भीर रूपमा छलफल गर्न त हामी तयारै छौँ नि जस्तो नेपाली काङ्ग्रेसले त्यही कुरा उठाउने हो भने जस्तो त्यो त त्यो कुरा चाहिँ हामीले मात्रै अड्काएको होइन प्रधानमन्त्रीले राजीनाम दिने पनि प्रश्न दुई महिनापछि उहाँले राजीनाम दिनुभयो पाँच यो इमान्दारी हो त्यो प्रति चाहिँ यो सत्तारूढ गठबन्धन इमान्दार थियो नेपाली काङ्ग्रेस एमाले इमान्दार थियो सबै चाहिँ राजनीतिक दलहरू सत्तामा भएका दलहरू इमान्दार थिए भने प्रधानमन्त्रीले पाँच दिनभित्र राजीनाम दिएर एउटा चाहिँ आफ्नो इमान्दारी त प्रदर्शन गरेर अनि त्यो प्रश्न उठाउनु पर्थ्यो त्यति त्यो कारण होइन त्यति मात्रै होइन कि अहिले मैले भनेको छु नि अहिले कुनै यो युवा ऊ बहानामा नत्र प्रधानमन्त्रीको चाहिँ निर्वाचनको सन्दर्भमा सत्तारूढ गठबन्धनले यसलाई चाहिँ निकास दिएर अगाडि जानलाई कसले रोकेको छ हामीले त रोकेका छैन माओवादीले रोकेको छैन नि त्यस यो चाहिँ समग्र प्रक्रियालाई चाहिँ अवरुद्ध गर्ने एउटा खेल भइरहेको भइराखेको छ षड्यन्त्र भइराखेको छ त्यो षड्यन्त्रले नै अहिले स्थिति यो उत्पन्न भएको छ भन्ने हामीले चाहिँ एउटा निष्कर्ष हो किनभने बाहिर देख्दा एउटा चिज हुन्छ अन्तर्यमा चाहिँ त्यसले अर्कै नियतले काम गरिराखेको छ जहाँसम्म नियत राम्रो हुँदैन नियत खराब हुन्छ तपाईँ र मैले चाहिँ सहमति गर्न चाहेन सहमति हुन्छ मैले एक पक्षहरूमा चाहिँ सहमति गरौँ भनेर सहमति हुन्छ तपाईँले मान्दै नमानेपछि हुन सक्छ त सम्भव संविधान लेखौँ भनेर चाहिँ सबैले चाहिँ संविधान लेखौँ भनेर दृढतापूर्वक लागे संविधान लेखिन्छ अब जस्तो यो केही दिनदेखि यतातिर राजनीतिक दलहरूको बिचमा छलफल गरेर केही सहमति गरौँ भने महत्त्वपूर्ण चाहिँ सत्तालिस अडचालिस उनपचासवटा बुँदाहरू उन्चालिसवटा बुँदाहरू सहमति हुन सक्यो तर सहमति नै गर्न नचाहेर चाहिँ सहमतिबाट टाढा भागे पन्छिए त सहमति हुनै सक्दैन एउटा हातले ताली बज्दैन नि प्रवीण आचार्य हुनुहुन्छ इलामबाट प्रवीणजी कार्यक्रममा स्वागत छ हजुर नमस्कार यहाँहरूलाई दीपावलीको शुभकामना अतिथिजीलाई मेरो प्रश्न पैँतालिस सेकेन्डभित्र राख्छु भन्नुहोस् के एकीकृत नेकपा माओवादी पार्टी नै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि बाधक त होइन आफ्नै नेतृत्वमा सरकार नभने अरूलाई बाधा पुर्याउने किसिमको गोप्य नीति लिनु त आफ्नै आङको भैँसी नदेख्नेले अर्काको आङको जुम्ला देख्नु जस्तै छैन जनताले निर्वाचित गरेको राष्ट्रको सर्वोच्च पार्टी नै राष्ट्रिय राजनीति सुदृढ पार्न मद्दत गर्दैन भने के तपाईँलाई लाग्दैन कि आफ्नो पार्टीगत जनविश्वास घुमिरहेको छ भन्ने कुरा आपसी द्वेष कसरी अन्त गर्ने भने तपाईँहरूको योजना के छ के बोली र व्यवहारहरू समान छन् त यदि यही प्रक्रियाले नयाँ संविधान बन्छ त यदि बन्दैन भने यसमा जवाबदेता कति र कसको छ प्रवीण चाहिँ प्रश्न त धेरै लामो गर्नुभयो तर जहाँसम्म हाम्रो चाहिँ प्रधानमन्त्री बनाउनेमा हामी चाहिँ असहमत भन्ने होइन हामीले मैले अघि नै भने सत्तारूढ गठबन्धनले अहिले चाहिँ प्रधानमन्त्रीको पार्टीले एमाले र मधेसवादी दलहरूले रामचन्द्रजीलाई मतदान गर्यो भने उहाँ प्रधानमन्त्री हुनुहुन्छ नेपाली काङ्ग्रेसले प्रधानमन्त्री रामचन्द्रजी हुन मिल्दैन भन्ने छैन हामी राम्रो प्रतिपक्ष भएर यो सबै समस्याको समाधान गर्छौँ भनेर चाहिँ हामीले भनिराखेका छौँ त्यसकारणले हामी त इतिहासमा लडेर एउटा युगको अन्त गरेर राजतन्त्र समाप्त गरेर आएको नेपाली जनताको जुन चाहना र इच्छा थियो त्यसअनुसार अगाडि आएको र नेपाली जनताको अबको चाहना भनेको शान्ति र संविधान हो यो चाहिँ आर्थिक सामाजिक रूपान्तरण हो समाजमा चाहिँ आर्थिक सामाजिक रूपान्तरणको बिना एजेन्डा त्यो एजेन्डा नभइकन कुनै राजनीतिक स्थिरता र थायित्वले मात्रै यो राष्ट्रको चाहिँ समस्या समाधान हुँदैन त्यसकारण हामी यी तिनवटा विषयहरूमा एकदम प्रतिबद्ध छौँ र त्यसमा चाहिने सहभागी भएर आर्थिक सामाजिक रूपान्तरण सहितको एजेन्डामा सहभागी भएर जाने राजनीतिक दलहरू व्यक्ति समूह जोसँग जोसँगै पनि हामी चाहिँ मिलेर अगाडि जाने सहमति गरेर अगाडि जान हामी तयार छौँ तर त्यो चाहिँ तयार न नभएका कारणले नै त्यो हुन नसकेका कारणले नै यो स्थिति उत्पन्न भएको अर्को सहभागी हुन्छ भोला शिवाकोटी हेटौँडाबाट भोलाजी कार्यक्रममा स्वागत छ हजुर नमस्कार हाम्रो पनि नमस्कार नमस्कार भोलाजी नमस्कार म अहिले अहिले के भन्नु खोजे भने अहिले भर्खरै चाहिँ हाम्रो दुई दिनको गोप्य वार्तामा चाहिँ हाम्रा नेताहरू तीन दलका चाहिँ पाँच पाँचजना जाने भन्ने कुरा आएको ठ्याक्कै सँगसँगै मिडियामा चाहिँ एउटा खबर के आयो भने यो नेपालका माओवादीहरूले विभिन्न ठाउँमा सङ्ख्या र के के के ठाउँ क्षेत्र सबै तोकेर चाहिँ नि यो तालिम दिएको भन्ने जस्तो कुरा आयो यसले चाहिँ भारत चाहिँ जहिले जहिले सहमति हुन खोज्छ तैले तैले चाहिँ एउटा माओवादीलाई चाहिँ विशेष गरी चाहिँ विभिन्न किसिमका कुराहरू लिएर उसलाई चाहिँ त्यहाँ त्यो सहमतिबाट अन्य पक्षहरूलाई चाहिँ झस्काउने किसिमका समाचारहरू र सूचनाहरू दिने गर्दछ काम कारवाही गर्ने गर्दछ होइन यस्तो देखियो यो साँच्चै के तालिम दिएको हो र होइन भनेदेखि यस्ता झुटा समाचारहरू चाहिँ नि कसरी चाहिँ नि आइरहेछ र यसलाई कसरी लिइरहनु भएको छ भन्नु खोजेँ मैले यो तपाईँले जे प्रश्न राख्नुभयो यो नितान्तै महत्त्वपूर्ण प्रश्न छ त्यसको लागि धन्यवाद छ हामी पनि यसमा चाहिँ गम्भीर छौँ जब नेपालको राजनीतिमा एउटा सहमतिको वातावरणतिर जान्छ त्यसपछि रातारात यहाँ चाहिँ गोप्य षड्यन्त्रहरू हुन्छन् बन्द कोठामा अधारो कोठामा रातिमा चाहिने भोजहरू हुन्छन् जस्तो प्रधानमन्त्रीको निर्वाचनको सन्दर्भमा पनि कोही दूतहरू आएर राजदूतावासमा मतदान नगर भनेर यो चाहिने स्थिति सिर्जना गरेको चाहिँ तपाईँ हामीले नेपाली जनताले राम्रोसँग छर्लङ्गै देखेको छ अहिले पनि यस प्रकारको झुटो कपोल कल्पित समाचारहरू सम्प्रेषण गरेर प्रचारबाजी गरेर नेपालको शान्ति प्रक्रियालाई बिथल्नको लागि योजनाबद्ध रूपमा चाहिँ प्रयत्न भएको छ र कहाँ कहाँ कुन कुन ठाउँबाट कुन कुन केन्द्रबाट नेपालमा चाहिँ शान्ति प्रक्रियालाई र संविधान लेखन प्रक्रियालाई अवरुद्ध गराएको छ भन्ने कुरा चाहिँ नै यस प्रकारका घटनाक्रमहरूले एकपछि अर्को घटनाक्रमहरूले पुष्टि र प्रमाणित गरेको छ तपाईँ चाहिँ नै जे बुझ्नु भएको छ त्यो चाहिँ नै सही हो भन्ने मलाई लाग्छ गव्य परिवार हुनुहुन्छ म्याग्दीबाट गव्यजी कार्यक्रममा साह छ नमस्कार भन्नुहोस् गवेजी दिनाजीलाई नमस्कार नमस्कार गवेजी के छ शुभकामना छ दिपावलीको हजुरलाई पनि मेरो दिपावलीको शुभकामना हस् धन्यवाद मेरो विचार या प्रश्न के छ भने हजुरलाई माओवादीले आफूलाई अग्रगामी लोकतन्त्रवादी र क्रान्तिकारी भनेर व्यापक तपाईँको अब राष्ट्रभरि प्रचार गर्दै र अब सिट पनि केही बढी ल्यायो र तपाईँ कङ्ग्रेसदेखि एमालेहरूलाई प्रतिगामी र यी खराबी तत्त्व भने जो विरोधी विचार राखिदियो र हामीले फ्याट के देख्यो भने यहाँहरूलाई म एउटा कुरा उदाहरण के देखाउँ भने जस्तै अब यो यहाँहरूको जनयुद्धमा ठुलो एउटा होल चाहिँ दलितहरूलाई हुम्यायो र सबै दलितको पार्टी भन्ने भनेर प्रचार पनि गर्यो र के देखियो भने अहिले जब यो शान्ति प्रक्रियामा र त्यो संविधान सभाको निर्वाचनपछि त्यो दलितहरूलाई किनभने हामी अग्रगामी र उदारवादी र नयाँ नेपाल बनाउँछौँ भने अब अब दलितका महिलाहरूलाई जो दलितहरूले त्यही पार्टीको विवाह गरे र अहिले यहाँ म्याग्रेज जिल्लाको सन्दर्भमा राष्ट्रिय रूपमै सबलाई छोडेको अवस्था छ र किनभने जातीय प्रथालाई यथावत राखेको छ र यसैलाई कसरी कसरी क्रान्तिकारी भन्ने र अर्को कुरो के छ भने जो राणालाई राणा र राजतन्त्रले नेपाललाई र नेपाली जनतालाई अनिर्णय अनिर्णयको बन्दी पुऱ्याएर पुऱ्याएको अवस्थामा नेपाली काङ्ग्रेसले राणा र राजतन्त्रलाई एउटा अन्त्य गर्दै नेपाली जनतालाई लोकतन्त्र र प्रजातन्त्र अभ्यास गराउनुपर्छ नेपाली जनताहरू यो स्वतन्त्र रूपमा बाँच्न पाउनुपर्छ भन्ने जो नेपाली काङ्ग्रेसलाई अहिले चाहिँ प्रतिगामी र त्यो भन्ने र अरू कुरो जो प्रचण्डजीले बारम्बार राजवादीसँग साँठकाँट गरेर यहाँ देखिन्छ अब तत्काल अब सिङ्गापुरमा पारासँग भेटेको पनि कुरा भेटघाट भएको कुरा पनि बाहिर आएको छ ल किन भन्दा राजतन्त्र अन्त्य गऱ्यौँ र रातो अन्तर गर्ने हामी मात्र हौ भनेर जो जनतालाई एकातिर भनिदिने र आन्तरिक चाहिँ र अलि अब हुन्छ गविजी तपाईँको हामीले विचार बुझ्यौँ दिननाथजी गविजीको अहिले समग्रमा भन्दा यहाँहरूलाई चाहिँ अलिकति आफू रा राष्ट्रवादी यताउता भन्ने तर फेरि अब यहाँको पछिल्लो क्रियाकलापतिर जोडेर जहाँसम्म गवेजीलाई धन्यवाद छ किनभने राजनीतिक दलहरू यिनै पार्टीहरू हुन् संसदीय प्रणाली पनि थियो संसदीय प्रणालीमा दलित महिला जनजाति आदिवासी मधेसीहरूले सहभागिता पाएका थिएनन् आन्दोलनपछि राजतन्त्रको अन्तपछिको संविधानमा अन्तरिम संविधानमा हामीले त्यो व्यवस्था गरेर तपाईँहरूको प्रतिनिधि छ तपाईँले अंशमा नहेर्नुहोला किनभने अंशमा समाजमा सामाजिक सा सानातिना कामहरू घटनाहरू स्वाभाविक रूपले हुन्छन् भेदभावहरू पनि हुन सक्छन् तर समग्र रूपमा नीतिगत रूपमा हामीले संविधानमै व्यवस्था गरेर सबभन्दा उपेक्षित उत्पीडित जनजाति आदिवासी मधेसी महिला अपाङ्ग दलितहरूको सबभन्दा राम्रो प्रतिनिधित्व हुने र त्यसले चाहिँ सम्मान पाउने त्यसलाई सम्बोधन हुने प्रकारको संविधान निर्माण अन्तरिम संविधान निर्माण गरेका छौँ र आगामी संविधानमा पनि ती चिजहरूलाई हामीले चाहिँ व्यवस्थित गरेर लैजाने प्रतिबद्धता हाम्रो चाहिँ यथावतै छ सामाजिक रूपमा तपाईँको मेगदी अथवा अरू जिल्लाहरूमा सामाजिक भेदभावहरू हुने अथवा माओवादीकै कतिपय मान्छे व्यक्तिहरूले कार्यकर्ताहरूले पनि छुवाछुतको सम्बन्धमा अलि भेदभावका चाहिँ नीतिहरू लिने त्यसलाई चाहिँ हामीले कडाईपूर्वक लिन्छौँ र त्यस्तो किसिमको हुन दिनुहुन्न भनेर चाहिँ भनेका गरेका छौँ मूल प्रश्न चाहिने नीतिको हो नीतिमा हामी चाहिने स्पष्ट छौँ र त्यसकारण अंशलाई हेरेर त्यो कुरा नगर्नु होला जहाँसम्म राजतन्त्रको अन्तको लागि दस वर्षसम्म हामी लडाइँ लड्यौँ राजतन्त्रको अन्त गरेका छौँ राजतन्त्रको अन्तपछि कुनै व्यक्ति विशेषसँग भेट्ने भन्ने कुरा त्यस्तो किसिमको राजनीतिक सङ्कीर्णता राजनीतिक पार्टीहरूले गर्नुहुन्न हामी सबैलाई भेट्छौँ हामी चाहिँ लडाइँ लड्छौँ लडाइँ लड्ने शक्तिसँगै हामी चाहिँ फेरि सम्झौता पनि गर्छौँ तपाईँ हामीलाई थाहा छ नि हामीले हिजो राजतन्त्रकै विरुद्ध लडाइँ लड्यौँ फेरि राजैसँग चाहिँ वार्ता गर्नको लागि पनि हामी आएका थियौँ वार्ता गर्नु त्यसलाई समर्थन गर्नु र त्योसँग चाहिने कुराकानी गर्नु भनेको दुईवटा अलग विषय हो त्यही रूपमा चाहिने बुझ्दा उपयुक्त हुन्छ एकैछिन विश्राम लिने बेला भएको छ तपाईँले देशभरिका विभिन्न स्थानीय फिल्म स्टेशनहरूबाट प्रत्यक्ष प्रसारण भएको नेपाल चौतारी सुन्दै हुनुहुन्छ नेपाल चौतारी एन्टेना फाउन्डेसन नेपालको उत्पादन हो आजको नेपाल चौतारीमा सहमतिको बाधा के हो भन्ने प्रश्नको सेरफेरमा कुराकानी गर्दैछौ हामी नेपाल चौतारीमा दुई मिनटपछि फर्कानेछौं माइली ए माइली गाउँबाट फोन आएछ हेलो को आमा हो सन्चै छ अनि बुवालाई नि भाइको पढाइ कस्तो चल्दैछ मलाई सन्चै छ होइन तपाईँहरूले त्यहाँ पिर मार्नु पर्दैन म राम्रोसँग बसेकी छु खै कहिले आउने थाहा छैन ए माइली काम गर्न छोडेर कति फोनमा झुन्डे कि फुरुक्क काम गर्न यता आइज ल त आमा मेरो चिन्ता नलिनुहोस् है म यहाँ एकदम खुसी छु कति ढाँटो म सुखी छु भनेर अठार घण्टाको ड्युटी खाने सुत्ने ठेगान छैन नज्याला भने बेलामा पाइन्छ यी सबै कुरा म घरमा कसरी भनौँ सामाजिक न्यायका लागि समतामूलक सोच एन्टिना फाउन्डेसन नेपाल अब उठ्ने बेला भयो बाबु ए हजुर उठ्नुहोस् न चिया सेलाइसक्यो ए छोरी भाइलाई मुख धुन पानी ठिक्क पार्यो स्कुल जाने बेला भयो बा छोरी भाइको किताब मिलाइदेऊ सफा सर्ट लगाएर जानुहोस् है त्यहाँ खाटमा ठिक्क छ आज लुगा धुनु पर्छ अब त बाबु छोरी भाइलाई दुध कोठामा लगिदेऊ त अब के गर्ने सधैँ अरूका लागि कति काम गर्ने छोरी अब हाम्रो अधिकार खोज्ने बेला भयो सामाजिक न्यायका लागि समतामूलक सोच एन्टेना फाउन्डेसन नेपाल यहाँहरू अहिले नेपालका सबै ठाउँमा नि सबै नेपालीको विचार अटाउने नेपाल जोतारी सुन्दै हुनुहुन्छ म कल्पना भट्टराई विश्रामपछि फेरि एकपल्ट स्वागत छ सहमतिको बाधक के हो भन्ने विषयको सेरफेरमा हामी कुराकानी गर्दैछौं नेपाल चौतारीमा तपाईँ पनि आफ्नो विचार प्रश्न र भोगाई राख्न सक्नुहुन्छ हामीलाई फोन गर्नुहोस् सोह्र साठी शून्य एक तीन चार पाँच छ सातमा मोबाइल प्रयोग गर्ने श्रोताले एसएमएस गर्न सक्नुहुन्छ यसका लागि एनसी टाइप गरी स्पेस दिनुहोस् अनि आफ्नो प्रश्न वा विचार लेखेर हाम्रो नम्बर पाँच पाँच शून्य शून्यमा पठाउनुहोस् हामीसँग आज स्टुडियोमा हुनुहुन्छ ए नेकपा माओवादीका प्रवक्ता दिरानाथ शर्मा एकजना टेलिफोन सम्पर्कमा सहभागी हुनुहुन्छ उहाँको कुरा एकैछिन सुनिहालौँ पहिलाबाट रोहित बाबु बस्नेत हुनुहुन्छ खोटाङबाट रोहितजी कार्यक्रममा स्वागत छ धन्यवाद रोजी एकदम छोटो भए कुरा भनिदिनुहोस् त के छ यहाँलाई सर्वप्रथम दिपावलीको शुभकामना तपाईँलाई पनि शुभकामना अतिथिज्यूलाई पनि शुभकामना छ शुभकामना धन्यवाद छ मेरो प्रश्न चाहिँ के हो भने तपाईँहरू नीति बनाउनुहुन्छ जहिले पनि अब आज पनि तपाईँहरूको हिमालमा कता कता गएर नीति बनाउने कुरो छ सहमति गर्ने कुरो छ नीति बनाउनुहुन्छ राम्रो नीति बनाउनुहुन्छ हामी मान्छौँ त्यसलाई तर कार्यान्वयन गर्नमा तपाईँहरू किन खुट्टा काम छ तपाईँहरूले कसले बाधक देखाउँछ कार्यान्वयन गर्ने कुरामा तपाईँहरूलाई कुन कुन चाहिँ रिमोट कन्ट्रोल छ कि तपाईँहरूलाई कार्यान्वयन गर्ने बेलामा चाहिँ बाधक बनाउने धन्यवाद तपाईँको अरू के छ अरू के छ रोहितजी अर्को के हो भने तपाईँहरू जुनसुकै पार्टीका नेताहरूले पनि अर्थात् अहिले उहाँलाई अतिथिज्यूलाई पनि के गर्नुभयो भने अर्को यो दोषी हुन्छ ऊ दोषी हुन्छ भनेर छुट्याउनु भयो दोषी को हो त्यो बेला त जनताले छुट्याउँछ नि तपाईँहरूले किन छुट्याइरहनु पऱ्यो हामीले छुट्याउनु सक्दैनौँ र हामी छुट्याउँछौँ नि दोषी तपाईँहरू दोषी को भन्दा हामी छुट्याउँछौँ नि कसैलाई भारतीय भन्नु र आफू चिनिया हुनुभन्दा आफू नेपाली हुनुहोस् के सबैभन्दा ठुलो कुरो यो चाहिँ हो तपाईँहरूको नीति कार्यान्वयन गर्नुहोस् नेपाली हुनुहोस् र आफूले बनाएको नीति कार्यान्वयन गर्नुहोस् धन्यवाद रोहितजी तपाईँको प्रश्नको लागि धन्यवाद छ कार्यान्वयन गर्न हामीले नै कार्यान्वयन गर्ने हो र धेरै कार्यान्वयन हुँदै आइराखेको छ अब कार्यान्वयनको सन्दर्भमा कतिपय अप्ठ्याराहरू बिचबिचमा देखा पर्छन् गत्यावरोध पनि हुन्छ एउटा चाहिँ द्वन्द्व व्यवस्थापनको प्रश्न छ एउटा युगको र पुरानो युगलाई अन्त गरेर नयाँ युग एउटा नयाँ प्रणाली नयाँ सिस्टमलाई चाहिँ स्थापित गर्ने प्रश्न छ यसलाई चाहिँ एउटा प्रक्रियाबाट अगाडि जान्छ र हामी अझै पनि आशावादी छौँ यो चाहिँ कार्यान्वयन धेरै चाहिँ विषयहरू कार्यान्वयन भइराखेका छन् हुँदैछन् र एउटा निकास चाहिँ राष्ट्रले पाउँछ त्यसको लागि चाहिँ अहिले पनि प्रयत्न भइराखेको छ जहाँसम्म दोषी हो हामी चाहिँ हाम्रो भाग अनुसारको दोष एकीकृत नेकपा माओवादीले पनि त्यसको लिनको लागि तयार छ त्यसको चाहिँ जजमेन्ट गर्ने वास्तवमा तपाईँहरू नै हो त्यसको त्यो जुन चाहिँ तपाईँले कुरा गर्नुभएको छ त्यो चाहिँ जिम्मा तपाईँहरूलाई नै हुन्छ र त्यो कुनै एउटा निर्णायक परिस्थिति आउँदाखेरि जनताले त्यसको फैसला गरेकै हुन्छ हामी त्यसमा जति दोषी छौँ त्यसको भागी हुनको लागि हामी हिचकिचाउँदैनौँ यहाँ जनतासँगै जोडेर यहाँहरूलाई एउटा प्रश्न छ ए माओवादी कुनै पनि कुरा गरिसकेर जनताले गरेको भन्ने गर्छ के अहिले सरकार नबन्नु पनि जनताको चाहना हो नाम चाहिँ लेख्नु भएन एसएमएस गर्नुभएको छ जनताले सरकार नबनोस् भनेर चाह छैनन् यो सरकार नबनाउने दोषी चाहिने हामी राजनीतिक दलहरू नै हौँ र भित्रको चाहिने असहमतिका कारणले अविश्वासका कारणले एउटाले अर्कालाई विश्वास गर्न नसकेका कारणले र राजनीतिक दलहरूभित्र एउटा स्वार्थका कारणले भने अब त्यो स्वार्थमा चाहिने हाम्रो कति सहभागिता छ कति त्यसमा चाहिने अंश छ त्यो पक्ष पक्ष छुट्टै पक्ष हो तर यी प्रश्नहरू छन् जसको कारणले सरकार बन्न नसकेको हो यसमा चाहिने जनता दोषी छैनन् राजनीतिक दलहरू दोषी छन् र हामी बरु सभासदहरू जसले चाहिँ हामीले प्रधानमन्त्री निर्वाचन गर्न सक्नुपर्ने हो त्यो निर्वाचन गर्न सकेका छैनौँ त्यसको लागि चाहिँ दोषी जनता होइन त्यसको जवाफ दिएर जिम्मेवार हामी छौँ माफ गर्नुहोला यहाँले विश्वासको सङ्कट भन्नुभएको बाहिर देखेको पनि त्यो विश्वासको सङ्कट छ राजनैतिक दलहरूबीच मेन मूल कारण त यही हो सहमतिको बाधक भने होइन विश्वासको सङ्कट घटाउन चाहिँ यो माओवादीले चाहिँ के गरेछ दुईटा कारणहरू हुन् अब विश्वासको सङ्कट भनेको राजनीतिक दलहरू आर्थिक सामाजिक रूपान्तरण सहित यो राष्ट्रलाई परिवर्तन गरेर जाने विषयमा उनीहरू इमान्दार छैनन् कि भन्ने हामीलाई लाग्छ दोस्रो कुरा जस्तो अहिले करप्सन भइरहेको छ भ्रष्टाचार भइराखेको छ भोलि बिहान राजनीतिक परिस्थिति यही चाहिँ राजनीतिक परिस्थिति हो र यही चरित्र राजनीतिक दलहरूको चरित्र संसदवादी दलहरूको चरित्र यस्तै किसिमको रह्यो भने राष्ट्रले निकास त पाउँदैन संसारको सबभन्दा करप्टेड अथवा चाहिँ भ्रष्ट चाहिने यो प्रशासन व्यवस्था राज्य व्यवस्था चाहिँ छ भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायले पनि भनिराखेको छ त्यसकारण चरित्र यो चरित्र परिवर्तन हुनु पर्यो राजनीतिक दलहरूको पार्टीको र यो पुरानो चाहिँ जुन चाहिँ संयन्त्र छ त्यो संयन्त्रलाई चाहिँ गुणात्मक रूपले परिवर्तन गर्नु पऱ्यो यसमा चाहिँ हाम्रो विश्वास छैन अर्थात् अलिकति अविश्वास यहाँनिर चाहिँ उत्पन्न छ कि यो भोलि बिहान यिनी राजनीतिक दलहरू आयो भने यो चाहिँ राजनीतिक परिस्थिति भयो पनि आखिर हिजो पञ्चायत कालदेखिका चाहिँ व्यक्ति शक्ति समूह प्रवृत्ति ट्रेन्ड यही नै हो होइन आदत चाहिँ रक्सी खाने आदत चुरोट खाने आदत त जहिले हुन्छ अहिले चाहिँ करप्टेट गर्ने आदत यो आदत भोलि पनि पुनरावृत्ति भयो भने यो राष्ट्र हुँदैन त्यसकारण चरित्र परिवर्तन हुनुपर्छ हाम्रो चाहिँ शङ्का यिनको करप्टेड चरित्र भ्रष्ट चरित्रमा परिवर्तन होस् अग्रगामी चाहिँ राष्ट्र र जनताप्रति केन्द्रित भएर जाउँ भन्ने हाम्रो यसमा चाहिँ हामीलाई अलि आशंका छ र अरू राजनीतिक दलहरूलाई माओवादी कतै युद्धबाट आएको हुँदाखेरि उसको चाहिँ उही युद्धको धङधङ्गी रहने हो कि भन्ने छ अविश्वासको चाहिँ मुख्य चाहिँ केन्द्र यो हो अब यो छलफल आपसी छलफल र विश्वासबाटै आपसी छलफल सहकार्य सहमतिबाटै यसलाई चाहिँ समाधान गरेर जाने हो तर यो एक्कासी चाहिँ हट्ने रहन्छ जस्तो मलाई चाहिँ चुरोट खाने लत छ भने त्यो लत छोड्नलाई धेरै ठुलो कठिन पर्छ होइन अब त्यस्तै किसिमले अब हामीलाई पनि अगाडि चाहिँ रूपान्तरित भएर जाने एउटा प्रक्रियामा एकीकृत नेकपा माओवादी पनि छ यहाँहरूलाई पनि कठिनै परेको छ हामीलाई चाहिँ कठिन होइन हामी चाहिँ त्यसमा अगाडि चाहिँ एडजस्ट हुँदै आइराखेका छौँ अवश्य पनि त्यस्तै किसिमले हिजोदेखिको एउटा चाहिँ संस्कार संस्कृति चरित्र आचरणबाट हुर्केर आएका संसदवादी राजनीतिक दलहरू जो अहिले पनि त्यो आचरणलाई चाहिँ अहिले यो सरकार बन्यो यो डेढ दुई वर्षको चाहिँ अवधिमा हेर्दाखेरि भने राष्ट्र झन् चाहिँ झन् बदनाम झन् करप्टेड भएको यो चाहिँ आशंका हामीलाई पनि छ यी दुवै चाहिँ चिजहरू राजनीतिक दलहरूले अग्रगामी परिवर्तनतिर पुरानो संस्कार संस्कृति छोडेर यो करप्सनलाई छोडेर यो चाहिँ भ्रष्ट चाहिँ आचरण र चरित्रलाई छोडेर अगाडि बढ्नको लागि उनीहरू पनि तयार हुनु पर्यो हामी पनि त्यही रूपले चाहिँ परि यो चाहिँ रूपान्तरित भएर जानु पर्यो यो चाहिँ अनिवार्य छ यो नै यो चाहिँ अविश्वासको चाहिँ एउटा चाहिँ कारण यहाँनिर छ भन्ने मलाई लाग्छ टेलिफोन सम्पर्कमा केही सहभागी हुनुहुन्छ कि उहाँहरूको कुरा पनि छोटोमा सुनिहाल्नु हामी विष्णु भण्डारी सङ्घ सभाबाट हुनुहुन्छ विष्णुजी कार्यक्रममा स्वागत छ नमस्कार नमस्कार अनि म अतिथिलाई नमस्कार गर्छु विष्णुजी नमस्कार शुभकामना यो दिपावलीको तपाईँ लगायत सम्पूर्ण राष्ट्रवासी अनि मेरो सङ्घसभावासी दाजुभाइ दिदीबहिनीहरूलाई म शुभ दिपावलीको शुभकामना व्यक्त गर्दछु र तपाईँहरू सम्पूर्ण दलहरूका नेताहरूलाई म के भन्न चाहन्छु भने अब सबै दलहरू सहमतिको नै कुराहरू गर्नुहुन्छ सहमति गर्नु हुँदैन भन्ने त कुनै दलहरूको मुखबाट सुन् कुनै नेताहरूको मुखबाट सुन्न पाइएको छैन तर सबै दलका प्रायः अब नेताहरू सहमतिको बाटोतिर नलागिकन अब काम कुरो एकातिर कुम्रो बोकी छिमीतिर भने जस्तै विपरीत दिशातिर हिँडिरहँदा कहिले सहमति बन्न सक्ला अनि तोकिएको समयमा अझै पनि संविधान बन्न सक्ला सबैले आफ्नो आफ्नो गल्ती स्वीकार नगर्दासम्म यो सहमति हुन सक्ला र जिज्ञासा अहिले चाहिँ विष्णुजी कुम्लो बोकेर हाम्रा दलका नेताहरू सहमति बनाउन भनेर आज कुम्लो बोकेर चाहिँ एकातिर लाग्नु भएको छ हामीले विश्वास गरौँ यो शुभ दिपावलीको सन्दर्भमा सहमतिको कुम्लु बोकेर एउटा विश्वासको वातावरण बनाएर राष्ट्रलाई अगाडि जाने निकास लिएर उहाँहरू अवश्य आउनुहुन्छ भन्ने हामीले विश्वास गरौँ सिन्धी पाल्चोकबाट आउनुहुन्छ होमनाथ लामिछाने होमनाथजी कार्यक्रममा स्वागत छ हजुर नमस्ते नमस्ते हजुर अतिथिजीलाई नमस्कार हस् नमस्कार होमजी नमस्कार मैले के बुझ्नु खोजेको भने यो काम चलाउ सरकारलाई चाहिँ अहिले जिम्मेवार राजनीतिक दलले बजेट ल्याउनु नदिएर मुलुकलाई यो भड्कालोमा पार्न खोज्दैछ काम सरकारको काम चाहिँ के हो भनेर हामीले बुझेका छौँ भने विभिन्न कारणवश मुलुक चलाउन अप्ठ्यारो भएको अवस्थामा काम चलाउ किसिमको निर्णय चाहिँ गर्न पाउनुपर्ने हो यदि काम चलाउ सरकारले मुलुक अप्ठ्यारोमा पर्दा पनि कुनै निर्णय गर्न नपाउने हो भने यो सरकारलाई भत्ता दिएर पालेर राख्नुपर्ने कुनै काम थिएन बरु मन्त्री परिषदको एउटा फोटो राखेर काम चलाउ सरकारको झम्को दिए यो सरकारलाई किन निरन्तर महत्त्वपूर्ण चाहिँ तपाईँले प्रश्न सोध्नुभयो यो काम चलाउ सरकारलाई कुनै काम गर्ने अधिकार छैन त्यसै कारणले सरकार बनाऊ यो गठबन्धनलाई भनेका छौँ मतदान गरेर सरकार बनाऊ किन काम चलाउ प्रधानमन्त्री काम चलाउ आफै भन्ने आफ्नै पार्टीले मतदान नगर्ने यो दुनियाँमा यहाँभन्दा अर्को विडम्बना केही पनि भएन त्यसकारण चाहिँ मतदान गरेर भए पनि रामचन्द्र पौडेलजीलाई भए पनि प्रधानमन्त्री बनाएर यो काम चलाउको अन्त गरेर सरकार बढाएर बजेट ल्याउने भनेर हामीले भनिराखेका छौँ सायद अब आज यस बारेमा सहमति भएर एउटा निकास निस्कला दलहरू बैठकमा बसेका छन् बजेटकै सन्दर्भमा एकजना सहभागीले नाम बिना पठाउनु भएको छ आफ्नो नेतृत्वमा सरकार बनाउन नसक्ने अनि अहिलेको सरकारलाई पनि बजेट ल्याउन नदिने यो तपाईँहरूको कस्तो रह्यो दुनियाँको इतिहासमा यस प्रकारको काम चलाउ सरकारले तपाईँले भन्नुहोस् तपाईँ लोकतन्त्रको एकजना विद्यार्थी हो अर्थात् लोकतान्त्रिक मूल्य मान्यता संसदीय प्रणालीलाई पढ्नु भएको छ भने दुनियाँमा कहीँ पनि यस प्रकारको काम चलाउ सरकारले बजेट ल्याउन सक्दैन त्यसकारण यो चाहिँ काम चलाउने यो संक्रमण कालको काम चलाउ सरकार हो त्यसकारण सरकार बनाएर बजेट ल्याउनको लागि हामीले कहिले पनि अवरोध गरेका छैन हामी त्यसलाई स्वागत र सम्मान गर्छौँ सन्तोष पौडेलले गोर्खाबाट सोध्नु भएको छ चुनावमा एक्लै दौडँदै गए गए भने गयो भने के माओवादीले खालि तटस्थ भएर मात्रै बस्छ भनेर यो चाहिँ रामचन्द्र पौडेल चुनावमा एक्लै दौडिँदै जानुभयो भने अब माओवादी यसरी तटस्थ भएर मात्रै बस्छ भनेर सोध्नु भएको त्यसै कारणले अब यो राष्ट्रलाई अनिर्णयको बन्दी र कैदी बनाउनु हुँदैन गैर जिम्मेवार बन्नु हुँदैन भनेर आज यही निकास निकाल्नको लागि आजदेखि एउटा छलफल छ हेलौँ त्यो छलफलपछि के चाहिँ आउँछ र मलाई विश्वास छ यो बजेट जस्ता विषयहरू समाधान गरेरै आउँछ यो यसपटकको बैठकले प्रकाश बस्ने भोजूबाट सोध्नु भएको छ एसएमएस मार्फत नै सहमतिको बाधक प्रधानमन्त्रीको कुर्सी हो भन्नुभएको छ बिल्कुलै सहमतिको बादर मैले अगाडि भने विचार र विश्वास हो एउटा चाहिँ यथास्थितिवादी विचार र एउटा चाहिँ अग्रगामी विचार यी दुईटा विचार सबै राजनीतिक दलहरूमा छ हामीले कसैलाई आरोप प्रत्यारोप गर्न चाहँदैनौँ सबै राजनीतिक दलहरू हामी लोकतान्त्रिक आन्दोलनका सबै सहयात्री हौ तर यो लोकतान्त्रिक आन्दोलनका सहयात्री बीचमा पनि विभिन्न प्रकारका टेन टेन्डेन्सी विचार प्रवृत्तिहरू हुन्छन् ती विचार प्रवृत्तिहरू र यो विचार प्रवृत्तिलाई चाहिँ हाम्रो चाहिँ राजनीतिक परिस्थितिमा फेरि चाहिँ अरू विभिन्न प्रकारका आफ्नो स्वार्थको लागि चलखेल गर्ने शक्तिहरूको समेतको चाहिँ कारणले यो स्थिति उत्पन्न भएको छ अब अहिले यो जुन आजदेखि वार्ता हुँदैछ अब गोप्य ठाउँमा भनेर भनिँदैछ होइन सबैले डिस्टर्ब गरे भन्ने यो आशय हुनसक्छ बाहिरदेखि सुनेको त्यही हो दसैँ अगाडि पनि यस्तै तीव्र गतिको वार्ता दलहरू बीच प्रमुख दलका नेताहरूबीच भएर दसैँको बिचमा नै हामी त्यो पूर्णिमा भित्रैमा चाहिँ सहमति गर्छौँ भनेर एउटा आशा जस्तो पनि पलाएको थियो है दसैँ अगाडि ठ्याक्क टिका अगाडि अब अहिले तिहारको बिचैमा भनेर भन्नुभएको छ चार पाँच दिनसम्म वार्ता गर्ने भनेर अब यो अहिले पनि जनतालाई झुक्याउन मात्रै गरिएको हो कि साँच्चै सहमति होला कि के होला मलाई त लाग्छ अहिले जसरी जुन ठाउँमा जुन धरातलमा राष्ट्र आएको छ हामी जुन ठाउँमा पुगेका छौँ जुन सङ्कटको चाहिँ एउटा चरण अन्तिम अवस्थामा अन्तिम बिन्दुमा हामी पुगेका छौँ यो अवस्थामा राष्ट्र र जनताप्रति जवाफदेही जिम्मेवारी भएर सोच्ने हो भने केवल आफ्नो स्वार्थको लागि कुर्सीको स्वार्थको लागि मात्रै केन्द्रित नभएर राष्ट्र जनताप्रति जवाफदेही भएर सोच्ने हो भने दलहरूले एउटा निकास लिएर आउनुपर्छ त्यसको विकल्प छैन होइन अब प्रमुख दलका नेताहरू बीच एउटा सहमति हुन्छ अनि त्यो ल कार्यान्वयन तर कार्यान्वयनमा आइसकेपछि अथवा त्यो सहमति थलो अथवा छलफलको थलोबाट बाहिर निस्केर आएपछि अनि त्यो कार्यान्वयनमा जाँदैन कि पनि केही आउला निस्कछ त यो चाहिँ भनाइ मात्रै हो धेरै कार्यान्वयन भएको छ जस्तो कार्यदल बनेको छ कार्यदलले काम गरिराखेको छ असहमतिहरूलाई सागुरो बनाउँदै गइराखेको छ कारणले नै भएन भन्ने जुन चाहिँ नकारात्मक रूपमा सन्देश गएको छ म यसको खण्डन गर्छु केही चिजहरू कारण हुन बाँकी होला केही चिजहरू चाहिँ कार्यान्वयन भएका होलान् यसलाई चाहिँ जस्ताको तस्तै हामीले जनतालाई भन्नुपर्छ सन्देश दिनुपर्छ कुनै पनि कार्यान्वयन भएन भनेर जसरी प्रचारबाजी गरिएको छ यो चाहिँ गलत हो कार्यान्वयन पनि भइराखेका छन् सरकार पनि चलिराखेको छ काम पनि भइराखेको छ अड्किएको केही पनि छैन तर जुन गतिमा जुन रफ्तारमा जसरी जनताले अपेक्षा गरे अनुसार चाहिँ काम हुनुपर्ने पर्ने हो अनुसार गर्न नसकेको राजनीतिक दलहरू त्यसमा चाहिँ असफल भएको अवश्य पनि हो र मैले त भन्ने गरेको छु नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा यति लामो संक्रमण काल हिजो चाहिँ कहिले पनि थिएन अहिले चाहिँ यो संक्रमण काललाई निकास दिन राजनीतिक दलहरू सकेनन् भने यो कुनै नेपाली जनताको राष्ट्रको होइन राजनीतिक दलहरूको चाहिँ सक्षमता असफलताको एउटा चाहिने अन्तिम चाहिने बिन्दु हुन्छ त्यसैले हामीले भन्छौँ परिणाममुखी एउटा चाहिँ वार्ता गरेर त्यसलाई चाहिँ निष्कर्षमा पुर्याउनको लागि प्रयत्न गर्नुपर्छ र परिणाममुखी नै जुनसुकै कामहरू पनि परिणाममुखी हुन्छ जस्तो अस्ति हाम्रो थाई समितिको बैठकले भने यहाँ चाहिँ कार्यदल बन्यो अध्यक्ष प्रचण्डको नेतृत्वमा हामीले के निर्देशन दिएका थियौँ भने यो कार्यदल परिणाममुखी हुनुपर्छ र यसलाई यसले अन्तिम एउटा निष्कर्षमा पुऱ्याएर छोड्नुपर्छ हाम्रा चाहिँ संविधान सभाभित्रका समस्याहरू समाधान गर्नु गर्नुपर्छ संविधान लेख्ने वातावरण तयार गर्नुपर्छ र संविधान लेख्ने वातावरण र एउटा विश्वासको वातावरण तयार भएर गएको छ सबै नेपाली उत्साहित छन् राजनीतिक पच्चिसै दल चाहिने यसमा चाहिँ उत्साहित छन् त्यस्तै किसिमले अब बजेट र सरकारको बारेमा पनि र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने यी तीनवटा महत्त्वपूर्ण एजेन्डामा पनि अब राजनीतिक दलहरूको अन्तिम चरण हो यसमा सहमति गरेर आउनुपर्छ र त्यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो चाहिँ जोड छ हो तपाईँहरूको त जोड भयो अब प्रमुख प्रतिपक्षी दलको प्रवक्ताको हैसियतले जनतालाई के आश्वासन दिनुहुन्छ अब यो मुलुक सहमतिमा जाला कि अब यही अवस्थामा जाला अब दुईटा मैले मैले भने दुईटा चाहिँ अब लडाईँ हो यो लडाईँको बिचमा छौँ हामी अब यदि यो राष्ट्रलाई चाहिँ अनिर्णयको बन्दी बनाएर गृहयुद्धमा धकेल्ने र एउटा चाहिँ स्वार्थ सिद्धि गर्नको लागि आत्मविश्वास गुमाइसकेका चरम को चाहिँ बाहुल्य भयो र त्यसमा चाहिँ अरू यो वा ऊ शक्तिहरू अप्रत्यक्ष रूपमा त्यसमा सामेल भयो भने हामीले चाहिँ चाहँदा चाहँदै पनि नेपाली जनताले चाहँदा चाहँदै पनि अन्यथा हुन सक्छ तर हामी त्यो गर्न त्यस्तो किसिमको अन्यथा हुन दिने पक्षमा छैनौँ र नेपाली जनतालाई के विश्वास दिलाउन चाहन्छौँ भने अन्तिम दमसम्म हामी चाहिँ सहमति कायम गरेरै निकास निकाल्ने शान्ति र संविधानलाई सुनिश्चित गर्ने गर्ने काममा हामी प्रतिबद्ध छौँ र यो चाहिने हुन्छ र हामी निर्धारित समयभित्र संविधान बनाएर अगाडि जान्छौँ भन्ने विषयमा म स्पष्ट पार्न चाहन्छु सहमतिको बाधा के हो भन्ने विषयको सेरेफेरमा हामी छलफल गर्दैथ्यौँ हामी कुराकानी गर्दैथ्यौँ ए नेकपा माओवादीका प्रवक्ता दिरनाथ शर्मासँग यहाँलाई धेरै धेरै धन्यवाद छ समाज हस् धन्यवाद हामीलाई धेरै श्रोताले फोन गर्नुभयो र एसएमएस गर्नुभयो तपाईँको उत्साहलाई धेरै धन्यवाद दिन चाहन्छौँ हामी नेपाल चौतारीको अन्त्यतिर आइसकेका छौं नेपाल चौतारी देशभरिका विभिन्न स्थानीय रेडियोसँग सहकार्य गरी एन्टेना फाउन्डेसन नेपालले उत्पादन गर्छ यो कार्यक्रम देशभरिका विभिन्न स्थानीय फिल्मबाट प्रत्यक्ष सुन्न सकिन्छ भोलि बिहान आठ बजेर दस मिनटसम्मका लागि नेपाल चौतारीको उत्पादन टोलीसँगै म कल्पना भट्टराई पनि बिदा हुन्छु नमस्कार